कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आज एक सय तीनौ श्रृंखलामा प्राविधिक मित्र शशीन्द्र गौतम र यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको दिन एक विशेष पर्वका रूपमा मनाइन्छ आज विश्व पुस्तक दिवस स्पेनको क्याटलोनामा युवतीहरूले युवकलाई पुस्तक उपहार दिन्छन् र युवकले गुलाब उपहार दिन्छन् यसरी आज स्पेनको क्याटलोनामा करिब सात भन्दा बढी पुस्तक बिक्री भएको समाचार आउँछ तर हामी कहाँ अझै पनि पुस्तक मागेर सापट लिएर कहिलेकाहीँ चोरेर पढ्ने वा फोटोकपी गरेर पढ्ने बानी जारी नै छ पुस्तक किनेर पढ्ने बानी नभएसम्म राष्ट्रमा स्रष्टाको संरक्षण हुन गाह्रो छ विश्वको एउटा सानो मुलुक आइसल्याण्डमा जहाँ यातायात सेवीहरूमा साना साना भाइ बहिनीहरूलाई टिकटमा सहुलियतको व्यवस्था छ तर तिनीहरूले सहुलियत लिन मान्दैनन् र भन्छन् यो हामीलाई दिइएको सहुलियत यो देशको लेखकको कोषमा जाओस् यस किसिमको पर्वलाई अप्रेल तेइसका दिन विश्व पुस्तक दिवसका रूपमा मनाइन्छ काठमाण्डुमा आज पुस्तक व्यवसायीहरूले विश्व पुस्तक दिवस र प्रतिलिपि अधिकार दिवसलाई सँगै मनाएका छनृ तर नेपालका एक अत्यन्त चर्चित पुस्तक प्रकाशक वा पुस्तक विक्रेता पुस्तकको लेखक र पाठक जतिकै महत्वपूर्ण व्यक्ति हो पुस्तक विक्रेता हिमालयन बुकसपका पुराना पुस्तक विक्रेता शिव श्रेष्ठको निधन भएको छ जसले डायमण्ड शमशेर राणाको उपन्यास वा शंकर लामिछानेका निबन्ध संग्रहहरू रत्न पुस्तक भण्डारबाट निस्किँदा अनुबन्ध पत्रमा लेखकसँगै सही गरेका थिए वा अहिले पनि युवा पिढ़ीलाई पुस्तक पढ्न गजगज्याउने शिव श्रेष्ठको हालै केही दिन अगाडि निधन भएको छ ती महान पुस्तक व्यवसायीको सम्झना यहाँ कसैले गरेको र उनलाई सम्मान गरेको खबर पनि नआइपुग्दै उनको निधनले हामी अत्यन्त दुखी भएका छौं उहाँलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्दै आजको कार्यक्रम लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा हाम्रा श्रष्टा सर्जकले गाएका देशज गानहरूबाट शुभारम्भ गर्दैछौ र आज क्षेत्र प्रताप अधिकारीको शब्द गोपाल इन्जनको संगीत र स्वरको यो गीतबाट पर्दा उगार्दैछौं Mm-hmm. श्रद्धेय संगीतकार गोपाल इन्जनको संगीत र स्वरमा क्षेत्र प्रताप अधिकारीको यो गीतसँगै आजको यो एक सय तीनौं श्रृंखला शुरू गर्दा हामीलाई भेष गुरूङले हाम्रो फेसबुकमा लेख्नु भएको छ मलाई त एक नेपाली भएर सम्झिँदा गायक गीतकार तथा संगीतकार गोपाल इन्जनको बनेको छ पहराले यो छाती मेरो भन्ने बोलको गीतले नै मेरो मातृभूमिप्रति गर्व गर्न मन लाग्छ तर देशका नेताहरूको कारणले गर्दा विदेशमा छँदा धेरै पटक दुःखको दुःखद अनुभूति पनि गरेको छु भनेर उहाँले जापान बस्दाको आफ्नो अनुभवलाई शेयर गर्नुभएको छ विष्णु सिंहक लिम्बुले लेख्नुहुन्छ नेपत्यका मित्रहरूमा सर्वप्रथम सेवाहरू अनि अजर अमर गीतहरू सदैव चियर्स आजको कार्यक्रम होस् या योभन्दा अघिका सबै एक आपसमा उत्कृष्ट नै छन् र पृथक पनि अजर अमर गीतहरूले हामी लगायत हाम्रा आउने धेरै पुस्तासम्म निरन्तर उज्यालो एफएम मार्फत हजुरको मिठो अनि सुन्दर आवाज सदैव गुन्जिरहोस् रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीतलाई उहाँले चयन गर्नुभएको छ भने दिनेश राउतले माधव घिमिरेको शब्द नातिकाजीको संगीतमा नातिकाजीकै स्वरको गीतलाई लेख्नु भएको छ नातिकाजी अहिलेको समय सान्दर्भिक गीत यही एउटा जस्तो लाग्छ नेपाली हामी रहला कहाँ नेपालै नरहे र प्रतिक्रियाकै क्रममा हामीलाई एक मित्र लेख्नु भएको छ भोलिको सम्झनाले मलाई गम्भीर बनायो दाई सबै नेपालीको मनको भावनालाई साथ दिने कुनै यस्तो गीत सम्झिँदा उनले शिशिर योगीको यो देशमा एउटा मानिस खोजिरहेछ बोलको गीतलाई सुन्न मन पराउनु भएको छ तर हामीले यो तीस दशकभन्दा अगाडिका गीत चयन गर्दा तीनै स्रष्टाहरूको गीत चयन गर्दा नाति काजीको संगीत र स्वर माधव घिमिरेको शब्दबाट यो गीत नेपाली हामी रहौला कहाँ नेपालै नरहे नेपालै नरहे उचाइ हाम्रो झुलिन्छ कहाँ हिमालय नरहे हिमालय नरहे तराई हाम्रो सुनका टुक्रा हिमाल हिराको मिठो र पानी पहिलो धान धरतीका छोराको ए कहाँबाट संसार हेर्छौ सम्झलै नारे सम्झलै नारे सम्झलै रहे र तिहार रमाइलो हाम्रो छुटकार ख्यालीले हृदय हाम्रो झुरमुराउँछ जितको जालीले वैशाखको तालमा नचौला कहाँ मादलै नरहे मादलै नरहे बादलै नरहे कति राम्रो बिहानी पख घामको रेखी हो सभ्यता पहिलो संसारमा पहिलो हिमाल देखी हो बिउझौला कहाँ पूर्वको पहिलो पूजालाई नरहे पूजालाई नरहे पूजालाई नरहे नेपाली हामी रहौँला कहाँ नेपालै नरहे नेपाली संगीत जगतका अत्यन्त आदरणीय संगीतकार गायक नातिकाजी जसको जन्म ललितपुरको पुलचोकमा अमृतमान मलिकको नामबाट भयो नातिकाजीले नेपाली संगीत आकाशको स्वर्णिम युगका निर्मातामध्ये एक मानिन्छन् पुष्प नेपालीको शब्दमा पहरामा पहाड़ा बसी बनमा खेली हुर्केकी अकेली गीत गाएर रेडियो जगतमा प्रवेश गरेका नातिकाजीले कविवर माधव घिमिरेको शब्दमा गाएको यो गीतका कारण इन्द्रिका बीच नाति नाति र बाजे बाजेको सम्बोधन शुरू भयो र यसरी नै माधव घिमिरेसँग उनको जीवन पर्यन्त एउटा अत्यन्त शिष्ट सम्मान रह्यो कविवर माधव घिमिरेलाई नेपालमा बौद्धले व्यवस्था स्थापना भइसकेपछि र गणतन्त्र आउनुभन्दा अगाडि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले बोकेर लगेको फाइलबाट दरबारबाट राष्ट्रकवि घोषित गरिएको थियो र यो एक कविलाई त्यति बेला दिइएको सबैभन्दा ठूलो सम्मान मानियो र यो पश्चिमी जगतमा पनि रबर्ट फ्रस्टलाई त्यसै गरिकन इलेटलाई यो पदवीहरू दिइएको पाइन्छ र यो राष्ट्रकविको पद विदेशतिर दश वर्ष वा बाह्र वर्षको एउटा समयको दूरीसम्म मात्र दिने गरिन्छ र फेरि पछि अर्को श्रष्टालाई दिने चलन पनि छ तर हामी कहाँ माधव घिमिरेलाई बाहेक यो राष्ट्रकवि पदवी अरू कसैलाई दिएको छैन राष्ट्रकवि माधव घिमिरेको रचनामा अर्को एउटा गीत छ उस्ताद गोविन्द बहादुरको संगीतमा जनार्दन समर तारादेवीको स्वरमा यो गीतलाई जनार्दन समर र चनादेवीले पनि गाएका छन् र पछि पनि यो गीतलाई रिसिङ्गिङ गरिएको छ की पाली ज्योति को पंख चाली जय जय जय नेपाल सुंदर शांत विशाल की कोसी करनाली मीची महाकाली लेकर बेसी बिउ लहर लाखौँ चाली चुले बोलाउँछ पहिलो झुल्का निकाली सगरमा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन् दक्षिण लङ्का

ज्योतिको पङ्ख चाहिँ जय जय जय नेपाल सुन्दर शान्त विशाल पश्चिम किल्ला काँगडा पूर्वमा तिस्ता पुगे कुन शक्तिको साममा कहिले हामी झुकेथ्यौँ सियको माझमा सभ्यता बास बसे थो आए रे साँझमा यही नेपाली माटोमा दिलको फुल रोपेर यही पहाडी उस्ताद गोविन्द बहादुरको संगीतमा जनार्दन सम र तारादेवीको स्वर माधव घिमिरेको शब्दबाट माधव घिमिरेलाई लामो समय नेपाली साहित्य वृत्तमा हिमाली कवि पहाड़ी कवि हरिया भाषाका कवि भनेर व्यङ्ग्य गर्ने गर्थे र पछि उनलाई राष्ट्र कविको रूपमा सम्मान गरिएपछि उनको अलगै उचाइ बनेको छ भने उनलाई पोखराका एक कवि माधव वियोगीले छन्द शिरोमुनिको पदवी दिनुपर्छ भनेर पनि माग गरेका थिए र यसमा स्वर जनार्दन समको जनार्दन सम कुनै समय रेडियो नेपालका महानिर्देशक पनि थिए र स्वर सम्राट नारायण गोपाललाई सांस्कृतिक संस्थानमा कलाकारको रूपमा नोकरी दिलाइदिने काममा पनि जनार्दन शर्माले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए मेरो कविताको आराधना कृतिका लेखक मुटुको व्यथा नाटकका लेखक बालकृष्ण सम अर्थात बालकृष्ण शमशेरका छोरा जनार्दन शर्मा नेपाली रंगमंचका एक सिद्धहस्त अभिनेता रंगकर्मी र चलचित्रका लेखक पनि थिए आजको यो कार्यक्रममा जनार्दन शर्मालाई पनि श्रद्धांजलि अर्पण गर्दै हामीले यो गीत सुन्यौं र हामीलाई प्राध्यापक डाक्टर सनत कुमार बस्तीले विश्व पुस्तक दिवस को विशेष उपलक्ष्यमा अजर अमर गीत यात्रा मधुर मनमोहक र मर्मस्पशी रहोस् भनेर कामना गर्नुभएको छ भने सिक्किम गान्तोकबाट चिरञ्जीवी नेपालले निकै लामो पत्र लेख्नु भएको छ समय उब्रेछ वाचन गरौंला आज विश्व पुस्तक दिवसका दिन हामीले पुस्तकका बारेमा धेरै मित्रसँग कुराकानी गर्यौं र धेरैले हाम्रो फेसबुकमा हामीलाई आफूलाई पढ्न मन भएका पुस्तकको प्रसंगमा धेरैले नेपाली किताबको नाम लिने क्रममा जगदीश घिमरेको अन्तर्मनको यात्रा महाकवि देवकोटाको मुनामोदन डायमण्ड शमशेरको सेतो बाघ र त्यसै गरिकन रविन्द्रनाथ टेगोरको पोस्ट अफिस र विदेशी किताबहरूमा मिट आवलमको ट्युजडे विथ मोरी त्यसै गरिकन पाउलो कोहेलोको एडल्ट्री त्यसै गरी पाउलो कोइलोकै द एल्कमिस र आर्थर गोल्डेनको मेमोरिज अफ गिसा जस्ता कृतिका नाम लिएका छन् भने अन्य कृतिहरूमा जीवन काँडाकी फूल त्यसै गरिकन क्याचर इन्द्र राई त्यसै गरिकन सोमनाथ शर्मा र रिता भट्टराईको अल नेपाल इन्फो र त्यसै गरी कृष्ण धरावासीको राधा पारिजातको शिरिषको फूल यी धेरै कृतिहरूका नाम चर्चामा आएका छन् र विशेष त नेपाली पाठकहरूलाई पुस्तकप्रतिको प्रेम जगाउने आजको यो दिन विश्व पुस्तक दिवस नेपालमा सन् दुई हजार पाँचदेखि मनाउन थालिएको हो सन् दुई हजार पाँचमा यो विश्व पुस्तक दिवस मनाउँदा तीनजना प्रमुख अतिथिहरू थिए नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वासुदेव त्रिपाठी त्यसै गरिकन चिन्तक प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारी र संस्कृति कर्मी चेतन कार्की र त्यति बेला विश्व पुस्तक दिवस मनाउँदा जम्मा चौविस जनाको उपस्थिति थियो भने आज विश्व पुस्तक दिवस नेपालका धेरै ठाउँमा मनाइँदैछन् पोखरामा पनि ऱ्याण्डम रिडर्स क्लबले मनाएको छ र काठमाडौँमा पुस्तक व्यवसायीहरूले पनि यसलाई भव्य रूपमा मनाएका छन् यो सन्दर्भलाई हामी फेरि जोड्नेछौ अब यसबीचमा अर्को एउटा धारको देशज गीत प्रस्तुत गर्न चाहन्छु गोपाल प्रसाद रिमाल नेपाली गद्य कविताका पिता मानिन्छन् उनको कविको गुणगान कविताबाट नेपाली गद्य कविताको परम्परा शुरू भएको छ आमाको सपना जसका निम्ति उनले मदन पुरस्कार पाए तर उनले मदन पुरस्कार कस्तो अवस्थामा पाए त्यो निकै रोचक कुराकानी छ गोपाल प्रसाद रिमाल आफ्नो कविता सधैँ आफूले कम्मरमा बाँध्ने एउटा कन्तुरमा बाँधेर हिँड्थे र उनी आफ्नो कविता कसैलाई दिन्नथे र उनी आफ्नो त्यो कविता भएको बाक्समा चाबी लगाउँथे र हातमा खुकुरी लिएर घुमिरहेका हुन्थे उनको त्यो कवितालाई मदन पुरस्कारको निम्ति बुझाउनका निम्ति दुईजनाले महत्वपूर्ण भूमिका खेले निबन्धकार शंकर लामी छानेले र समालोचक डाक्टर तारानाथ शर्माले शंकर लामी छानेका उनी भान्दाई थिए त्यसकारण उनले भनेको मान्थे र उनी एक दिन सुतिरहेका बेला दिउँसो खाना खाएर सुतिरहेका बेला यी दुई स्रष्टा गएर त्यो कन्तुरको कविता झिकेर छानामै बसेर सारेर र हस्तलिखित पाण्डुलिपि मदन पुरस्कार गुठीमा बुझाएपछि मदन पुरस्कार गुठीले सोधियो कि उहाँले पुरस्कार दियो भने स्वीकार्नुहुन्छ त भनेर स्वीकार उहाँलाई स्वीकार्न लगाउने काम हाम्रो हो भनेर राजी गराएपछि यसरी उहाँको कृति आमाको सपनामा मदन पुरस्कार दिइएको थियो र यी दुई श्रष्टाले मदन पुरस्कार दिने निर्णय भएपछि हाँस्दै हाँस्दै गोपाल प्रसाद रिमाललाई गएर भने अब त मदन पुरस्कार त निवेदन नदिकन पाउने भइएछ भनेर खबर पुर्याइदिएपछि यसो भए स्वीकार्छु नि त म भनेर रिमालले भनेपछि त्यो सन्दर्भमा यो पुरस्कार दिने निर्णय भएको थियो तर पुरस्कार दिने बेलासम्म गोपाल प्रसाद रिमाल अस्वस्थ भइसकेका थिए भन्ने कुरा पनि उल्लेख छ यही आमाको सपनाबाट गोपाल प्रसाद रिमालको एउटा गीत रामेशको संगीत रामेश र साथीहरूको स्वरमा उलट पुलट उथल पुथल घेर फेर ल्याउँछ एक जुगमा एक दिन एकचोटि आउँछ उलट पुलट उथल पुथल घेर फेर ल्याउँछ लाटा सुधा बोल्न थाल्छन् चल्छ ओठा गद्य कविताका आराध्य पुरूष गोपाल प्रसाद रिमालको शब्द रामेशको संगीतमा गोपाल प्रसाद रिमालकै भाइ मध्ये कुनै एक भाइले पञ्चायतकालमा रामेश श्रेष्ठहरूका गीतहरूको पारिश्रमिक खाइदिएर दुःख दिएको कुरा पनि एकातिर जोडिन्छ गोपाल प्रसाद रिमाल जसलाई जीवनभर आफ्ना साथीहरूले आफ्नो राजनीतिक पार्टीले मन्त्री बनाउँछु भनेर धोका दिए र उनी कारण धेरै पटक असामान्य पनि भए गोपाल प्रसाद रिमालका धेरै कविताहरू गीतहरू यस प्रसंगमा उनकै जीवनका प्रतिबिम्बस्ता पनि देखिन्छन् गोपाल प्रसाद रिमाल जन्मेको हुर्किएको लगन काठमाडौँको लगन जहाँ अझै पनि उनको सम्झना गर्ने उनका सहोदरहरू उनका छरछिमेकहरू गोपाल प्रसाद रिमाललाई निकै सम्मानपूर्वक हेर्छन् गोपाल प्रसाद रिमालका नाटकहरूमा मसान त्यो प्रेम सदा स्मरणीय मानिन्छ भने कवितामा आमाको सपना अत्यन्त महत्वपूर्ण मानिन्छ यो वैशाख महिना नेपाली संगीत जगतका दुई अद्वितीय पुरूष लोकगीत गायक झलकमान गन्धर्व बितेको महिना मानिन्छ त्यसै गरिकन दार्जीलिङका अत्यन्त चर्चित गायक छुजाङ दुक्पा जसले तुलसी गजमेरको असारी महिनामा पानी पर्यो रुझाउने गीत गाएर चर्चा पाएका थिए उनी पनि यही महिना आजभन्दा करिब सात वर्ष अघि बितेका थिए भने यी दुवै श्रष्टाले यही महिनामा आफ्नो देह त्याग गरेका थिए तर यही महिनाको बीस गते नेपाली संगीत जगतका अत्यन्त सम्मानित संगीतकार गीतकार गायक र एक सांगीतिक हो शरण कुमार प्रधान अर्थात शरण प्रधानको पनि दिवंगत भएको थियो शरण प्रधान अम्बर गुरूङका शिष्यहरूमा सबभन्दा धेरै सांगीतिक बाजाका गुण गरिमाको ज्ञान राख्ने एक शिल्पी थिए शरण प्रधानले अम्बर गुरूङले दार्जीलिङ छोडेपछि दार्जीलिङमै बसेर संगम नामको सांगीतिक समूह स्थापना गरेर पहिलो गीत यहाँ फूल नखिलेछ बहार आउन भूलेछ रेकर्ड गरेका थिए र शरण प्रधानकै यो जोबनलाई सलाम यो वैंशालाई सलाम उनले रचना र संगीत गरेको गीतलाई रेडियो नेपालले लोकप्रियताको शिखरमा पुगेपछि लोकगीत भनेर स्वीकार्नु परेको थियो तिनै शरण प्रधानको तीस वर्षको उमेरमा देहान्त भयो विश्वका धेरै प्रतिभाशाली व्यक्तिहरूको तीस एकतीस वर्षको उमेरमा देहान्त भएको सम्झना गर्दै अमर गुरूङ स्वयंले लेखेका थिए विश्व प्रसिद्ध संगीतकार फ्रान्स सुबर्टको पनि एकतीस वर्षको उमेरमा देहान्त भएको थियो तर शरणको तुलना सुबर्टसँग त हुँदैन तर पनि शरण पनि एक प्रतिभाशाली थिए भनेर लेखेका छन् तीनै शरण प्रधानको शब्द र संगीतमा अरूणा लामाको स्वरमा यो गीत बन्ने बानी हाम्रो पठो नेपाल र नेपालीप्रति समर्पित देशज गानको क्रममा शरण प्रधानको शब्द र संगीतमा अरूणा लामाको स्वर सुन्यो नेपाली सुगम संगीतमा बीसको दशकमा उदाएका धेरै राम्रा कलाकारहरूमध्ये सुमन कुमार नेपाली बच्चु कैलाश पीएल श्रेष्ठ नारायण गोपाल सम्झना हुन्छ तर राष्ट्रिय गीत वा राष्ट्रिय भावका राष्ट्र प्रेमका गीतहरूको प्रसंगमा नारायण गोपालको मूल्याङ्कन उच्च अङ्कमा हुन्छ नारायण गोपालले काम गर्नु चर्खा चलाउनु जस्ता गीतदेखि लिएर ममरी पनि मलाई मेरो देशको माया जस्ता गीतहरू मार्फत आफूलाई परिचयकरण गरेका छन् तर भैरवनाथ रिमाल कदमको शब्द स्वर सम्राट स्मृति सम्मानद्वारा सम्मानित संगीतकार नेपाल कलाभूषण चन्द्रा शर्माको संगीतमा नारायण गोपालले गाएको यो गीतले पनि देश ब्याउँजाउँछ मुटुको हरेक नसामा तो साहस उमाले सदा देशको निम्ति एक भई पाली एक भई पाले चोर ढुङ्गा र बलले सम्हाले राख्दा गौरव गाथा वीरको नाता झन उच्च राख्दा भीमगिर छर्थम सदैव सुन्दर शान्तिको सुभाषा नेपाली जाति हुँदैन कहिले अल्छिर उदास मुटुको हरेक नशा मताको साहस उमाली प्रण गर्छु सदा देशको निम्ति एक भए नेपाली एक घने पाले विशाल चुली न को छ यो कर्म भूमि बुद्धको जन्म बिर्सनेको छ र नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कण पहरा गर्छौँ धैर्यले हामी दिएर तमना मुटुको हरेक नशा मतातो साहस उमाले सदा देशको निम्ति संगीतकार चन्द्रराज शर्मा र स्वर सम्राट नारायण गोपालको सम्बन्ध लामो समयसम्म हाकिम र कर्मचारीको सम्बन्ध रह्यो नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए चन्द्रराज शर्मा त्यहाँका संगीत निर्देशक र नारायण गोपालकै निर्देशनमा चन्द्रराज शर्माले क्रसमा टाङ्गिएको जिन्दगीमा पार्श्व संगीत गरे र नारायण गोपालकै निर्देशनमा गायक भक्तराज आचार्यलाई चन्द्रराज शर्माले काँचको टुक्रा झैं फुटिगयो मेरो महल भन्ने गीत गाउन लगाए क्रसमा टाङ्गिक जिन्दगीका निम्ति जसका रचनाकार थिए मनबहादुर मुख्य संगीतकार चन्द्रराज शर्मालाई नारायण गोपालको देहान्तपछि स्थापना भएको स्वर सम्राट नारायण गोपाल संगीत कोषले दुई हजार अन्ठाउन्न सालको मंगिरमा स्वर सम्राट स्मृति सम्मान प्रदान गर्यो पद्मकन्याको डेनिस हलमा र त्यति बेला चन्द्रराज शर्माले भावुक भएर भनेका थिए नारायण गोपालका कैयन अप्राप्य गीतहरू मसँग छन् म छिटै यहाँलाई दिनेछु भनेर उहाँले भन्नुभएको थियो तर उहाँले मुस्किलले एउटा गीत मात्र दिन सक्नुभयो यो गीत चयन गर्नुभएकोमा पाल्पाका राजेश्वर उदयजीलाई हार्दिक धन्यवाद चन्द्रराज शर्मा नेपालको सांगीतिक परम्पराका एक विरासत हुन् उनका पिता संगीत शिरोमुनि एगेराज शर्मा जो नराज ढकालका भिनाजु पनि हुन् र त्यसै गरिकन गायक चर्चित गायक सुदेश शर्मा चन्द्रा शर्माका छोरा हुन् जसले हामी नदीका दुई किनारा गीत गाएका छन् चन्द्रा शर्माले नेपाली चलचित्र पहिलो रंगीन चलचित्र कुमारीमा शिवशंकरसित सहबद्ध भएर सहसंगीतकारका रूपमा संगीत गरेका थिए भने यादव खरेलद्वारा निर्देशित नासोमा पनि उनले संगीत गरेका थिए यो नै अहिलेसम्म उहाँको पछिल्लो चलचित्र मानिन्छ नेपाली आत्मबोकीका गीतहरू सुन्दा आनन्द लाग्यो भनेर कवि मुरारी सिद्धेले लेख्नु भएको छ उहाँले पुस्तक दिवसको उपलक्ष्यमा सबै अजर अमर गीतका शुभेच्छुकहरूलाई शुभकामना पनि व्यक्त गर्नुभएको छ अब अर्को गीतको प्रसंगलाई राजेश्वर उदयजीले नै चयन गर्नुभएको छ यो गायक प्रकाश श्रेष्ठको स्वरको गीत हो यो रेडियोमा साह्रै कम बज्ने गीतमा पर्दछ यस गीतका गीतकारको नाम र संगीतकारको नाम दुवैको नाम गोपाल एकजना गोपाल राज पन्त एकजना गोपाल हुन्छन् गोपालराज पन्तको त्यही दिन देहान्त भयो दुर्घटनामा जुन दिन उनी आफ्ना नाति दुर्घटनाग्रस्त भएको खबर हेर्न गएका थिए वा दुर्घटनास्थलमा पुग्न खोज्दा खोज्दै उनलाई अर्को गाड़ीले हानिदियो र एकै परिवारका बाजे र नातिको देहान्त भएको दिन गोपालराज पन्त यो संसारबाट गए गोपालराज पन्तका भतिजा जो चर्चित अभिनेता सन्तोष पन्त हुनुहुन्छ सन्तोष पन्तका छोराको देहान्तको घटना बुझ्न गएका गोपाललाज पन्त स्वयं दुर्घटनाका शिकार भए ती श्रद्धेय गोपाललाज पन्तको कलमको यो जादुगरी शब्द निनको संगीत र प्रकाश श्रेष्ठको स्वरमा बाँचो सधैँ त्यो जसले सम राष्ट्र को सेवक यो देश मेरो प्यारो सपना को स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो को सेवक यो देश मेरो प्यारो को स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक बन्यो जुन माटोले मेरो देह बन्यो त्यही माटोमा केही त गर्छु जननीको स्तनको भारा बलपाखुरीले तिर्छु तिर्छु राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको रेखा सहयोगी सुफल काफले प्राविधिक मित्र शशीन्द्र गौतम र यो प्रकाश सामीलाई विदा दिनुहोस् आगामी आइतबार सभा नौ बजे भेट्नेछौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज